सारङ्गीको तालले मेरो मनको गीत गाउँछ लेखदेखि बेसीसम्म गाइने मित लाउँछ राजै गाइने मित लाउँछ सारङ्गीको तालले मेरो मनको गीत गाउँछ लेखदेखि बेसीसम्म गाइने मित लाउँछ राजै गाइ शीत हुन्छ मैले रोएकी त सारङ्गीको धुन मात्रै गाइने गुजित राजै गाइने गुजित सारङ्गीको तारले मेरो मनको गीत गाउँछ लेखदेखि बेसीसम्म गाइने मित लाउँछ राजै गाइने मित लाउँछ मलाई माग्ने भन्छ आफ्नै दाजुभाइले मलाई नचिने चाहिँ गर्छ राजै नचिने चाहिँ गर्छ सारङ्गीको तालले मेरो मनको गीत गाउँछ लेखदेखि बेसीसम्म गाइने मेट लाउँछ राजै गाइने मेट लाउँछ राजै गाइने मेट लाउँछ राजै